6 megahertz नमस्कार रेडियोभिजन एकानब्बे दशमलव छ हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुजाने कार्यक्रम मुक्तक लिएर मदन भण्डारी चाहिँ उपस्थित भइसकेँ मलाई प्रविधि समिसनमा चाहिँ आज पनि कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ श्रोता सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP login गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता हामीलाई केही साथ सुन्न सक्नुहुन्छ कार्यक्रम हामी हजुर हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म तपाईँहरू समक्ष लिएर आउने गर्छौँ कार्यक्रममा तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू हामी राख्ने गर्छौँ मुक्तकारहरूसँगको बलाकुसारी तपाईँहरू समक्ष राख्ने गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको यो वसाइमा मसँग तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खराबहरू मसँग छन् आलो पालो कार्यक्रममा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने नै छु हामीलाई सुन्दै रहनुहोला रेडियो भिजन सँगै रहनुहोला यति कुरा मान्नुहोस् शत प्रतिशत हुन्छ यति कुरा मान्नुहो शत प्रतिशत हुन्छ सहरमा बस्नेहरूको भिन्नै हरकत हुन्छ गाउँमा बाख्रा पाल्नेको हो कदर नहुने सहरमा कुकुर पाल्नेको इज्जत हुन्छ कार्यक्रमको सुरुवातमा यो मुक्तक तपाईँहरू समक्ष मैले राखेँ श्रोता प्रजित कुमारजीको बानपा चौध खोला सिक्रे सेङ्जा उहाँको घर हो मुक्तकार प्रजित कुँवर सी निकै लामो समयदेखि मुक्तक मालामा यस्तै मिठो मिठो स्वाद बाँडिरहनु भएको छ मुक्तक गजबको लेख्नुहुन्छ हट्दैन भने त्यो मनको पिर का लागि हट्दैन भने त्यो मनको पिर का लागि पत्थर पुज्न चाहन्छौ मन्दिर केका लागि जसले आफ्नै घरका भगवान भोकै मारियो उसैले चढाउँछ श्राद्धमा खिर केका लागि यो मुक्तक पनि मुक्तकार प्रजित कुमार सिको नै हो मुक्तक कचपको लेख्नुहुन्छ मैले भनिहालेँ आजको यो वसाइमा मुक्तकार प्रसिद्ध कुमार सिका यिनै मिठा मुक्त सङ्गीत श्रोता मैले मुक्तकको सिलसिला सुरु गर्न चाहेँ कार्यक्रममा म ढिला नगरी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो पालो लिन्छु धेरै मुक्तक छन् मसँग यो साता तपाईँको मुक्त कार्यक्रमको अन्त्यसम्म पनि मैले लिन सकिनँ भने क्षमा चाहन्छु म अर्को अर्को पाला पक्कै जोड्नेछु तपाईँहरूले पठाउनुभएका मुक्त खराबहरू मसँग सधैँ सधैँ नै सुरक्षित रहनेछन् अब क्रममा म मुक्त लिन्छु मुक्तकार हुनुहुन्छ गोम विक्रमजी लाजै पसाई नारीमाथि दिनहुँ बलात्कार हुन्छ लाचै नारी नारीमाथि दिनहु बलात्कार हुन्छ नारा जुलुस विरोधका आवाज जोरदार हुन्छ अलमल पार्न सिकेपछि न्यायका पालक बिकेपछि मिलापत्र भई आउँछ दोषी झन् ठुलो अत्याचार हुन्छ मुक्तकार गोम विक्रमजी कल्लाबारी पाल्पाका मुक्तकार मुक्त गजबको लेख्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु म प्रयासरत असफल प्रवासी परिवर्तित सन्तोष जोशी कैलाली हाल प्रवासबाट भनेर उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ अबको क्रममा सन्तोष जोशीजीको मुक्तक तपाईँहरू समक्ष तपाईँलाई कति भनौँ बारम्बार देखाएको छैन तपाईँलाई कति भनौँ बारम्बार देखाएको छैन जति गरे पनि मान्छेले पुकार देखाएको छैन भगवान् छ भन्नुहुन्छ उसैको पूजा गर्नुहुन्छ जसले अहिलेसम्म अनुहार देखाएको छैन सन्तोष जोशीजी कैलाली घर हाल प्रवासबाट हामीलाई यसरी सम्झनुभयो मुक्तक मालामा अब श्रोता मसँग मुक्तक छ झरना बाठा मगर्जीको गोवा भारतबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ हामी सँगै कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग मुक्तक झरना बाठा मगरजीको रहेको छ कविताजीसँग यो समयमा गीत रहेको छ रामभक्त गाउनु भएको राजकुमार बगर्जीले भएको बिबी अनुरागीजीले सङ्गीतबद्ध गर्नुभएको त्यो गीत त हामी सुन्ने नै छौँ कविताजीले तपाईँहरू समक्ष राख्नु नै हुनेछ त्योभन्दा पहिले सुनौँ हामी मुक्तक झर्ना बाठा मगर्जीको सँगै हाँस्ने अनि सँगै रुने सपना देख्दैछु सँगै हाँस्ने अनि सँगै रुने सपना देख्दैछु छिट्टै दुई मुटुको मिलन हुने सपना देख्दैछु तिमी अन्तै अरूसँगै रमाउँदा लाग्छ अचिल म घरको धुरी चढेर आकाश छुने सपना देख्दैछु उडेर जुन छुन्छु भन्थे तर आज पिजडाको चरी भाषा जीवन जुगौँ जुग जिउँछु भन्थे तर आज आफ्नै काखमा मरि रा जीवन मदि रा अपेक्षामा प्रीति रोपेको थिए बगैँचामा प्रीति रोपेको थिए मगाउँदो फुल फुलाउने सपना देखेको थिए सपना देखे सपना देखेको थिएँ सपना सबै टुटी गए आज भोलि आँखाबाट बगिरहेछ जीवन जुगौँ जोग जिउँछु भन्थे तर आज आफ्नै काखमा मरिरहेछ जीवन मरिरहेछ जीवन मै परि गए बगेर सागर पुग्छो भन्थे तर बगारको ढुङ्गा सरी भाषा जोगाउँ जोगा जो छो भन्थे तर आज आफ्नै काखमा मरिरहेछ जीवन मरिरहेछ जीवन निकै नै मिठो गीत गीत पश्चात तपाईँलाई पुनः स्वागत छ रेडियो भिजन सुन्दै हुनुहुन्छ एकानब्बे दशमलव छ मेगा आर्चमा तपाईँको रेडियो सेटमा हाम्रो आवाज पुगिरहेको छ मुक्तक माला यो समयमा तपाईँको रेडियो सेटमा प्रसारण भइरहेको छ यो आवाज हो मदन भण्डारीको प्रविधि संयोजनमा हुनुहुन्छ कविता श्रेष्ठजी आजको मुक्तक मालाको बसाइमा म तपाईँहरूले नि पठाउनुभएका मुक्त खरबहरू आलो पालो लिइरहेको छु ज्यान नसामा डुबाउँदा नि दूर भएन उनको याद ज्यान नसामा डुबाउँदा नि दूर भएन उनको याद नजर अन्तै जुधाउँदा नि दूर भएन उनको याद बिर्सन्छु कि भनी उनलाई रातैभरि मुक्त कोरी साहित्यमा हराउँदा नि दूर भएन उनको याद यसरी याद दूर नभएको मुक्तकमा पीडा मुक्तकार नवीन आचार्यजीको लेटाङ पाँच मोरङ उहाँको घर हो नवीन आचार्यजी कच्चपको मुक्तक लेख्नुहुन्छ हामीलाई मिठो माया मुक्तकमालाको पहिलो अङ्कदेखि नै अहिलेसम्म बाँडिरहनु भएको छ अर्को मुक्तक छ मसँग भावना मन्जुजीको रेटेर मुठु चढायो फुल स्वीकारौँ कसरी रेटेर मुठु चढायो फुल स्वीकारौँ कसरी विगत फेरि फर्कायो अझै मनाउँ कसरी भोको छ पेट व्यञ्जन अब बनाउनु पर्नेछ दिनु छ खुसी जिन्दगी बाँच्न सम्हालौँ कसरी विराटनगर तीन बुद्ध चोक भावना मन्जु हुनुहुन्छ मुक्तकार उहाँ पनि हाम्रो पछिल्लो मुक्तकमालाको अङ्कमा नियमित रूपमा मिठो माया बाँडेर आउँदै गर्नुहुन्छ आफ्ना मुक्तकरपहरूको साथमा अर्को मुक्तक समूहसँग मुक्तकार हुनुहुन्छ सुभाष थापा मगर्जी आँसुहरू र सौसन आँखाको आज जस्तै बनेको छ आँसुहरू र सौसन आँखा कुवा जस्तै बनेको छ खुसियाली भन्ने कुरा हजुर धुवा जस्तै बनेको छ मनमा बतास चल्ने हुन्न डाँडाफारी उडै लान्छ जिन्दगानी आजो भोलि रुवा जस्तै बनेको छ सुभाष थापा मगर्सी खोटे हाङ गाउँपालिका साथ खोटाङका मुक्तकार मुक्तक मालाको यो यस्तो भेट उहाँको मुक्तकिलो भेट हामीहरू समक्ष रह्यो अर्को मुक्तक छ मसँग प्रकाश महराजीको प्रकाश महरा आकाशजीको सुर्नाया चार मल्ली चाडी बैतडी उहाँको घर हो कोरोना आयो झन् चिन्ता लाग्छ आमा कोरोना आयो छन् चिन्ता लाग्छ आमा पागल हुन्छ यो मन चिन्ता लाग्छ आमा पैसा कमाउन बिरानो मुलुक खाडी गएर बितिसक्यो यो जीवन चिन्ता लाग्छ आमा आमालाई सम्बोधन गरेर अहिलेको परिस्थितिलाई मुक्तकमा यसरी ढाल्नुभयो प्रकाश महरा आकाशजीले आमालाई नै सम्बोधन गरेर हुकुम पुन मगर जलेको आत्माले हामीलाई सानीभेरी गाउँपालिका साथ रुकुम पश्चिमबाट मुक्तक पठाउनु भएको छ कविताजी भन्दै हुनुहुन्छ मसँग गीत छ सँगसँगै सुनाउनको निमित्त श्रोताहरूलाई भन्दै हुनुहुन्छ इसारा गर्दै हुनुहुन्छ उहाँसँग यो समयमा रहेको गीत रहेको छ बुद्ध लामाजीले भएको आशुसेन लामाजीले सङ्गीत भर्नुभएको अनि लेख्नु भएको गीत मसँग मुक्तक छ हुकुम पुन मगर जलेको आत्मासीको मुक्तक सुनौ सँगै गीत बस्रिने छ बाछा गरी कसम खाई पाँच्ने बनाइदेऊ बाछा गरी कसम खाई बाँच्ने बनाइदेऊ आफैसँग होला दबाई बाँच्ने बनाइदेऊ मेरै आयु थपेर भगवान मेरी आमालाई केही वर्ष ढुक्क बनाई बाँच्ने बनाइदेऊ छ देसी जिन्दगी सारे गरो बिछोडको जिन्दगी छोरी आँखो धेरै हो धन कमाउने आशै आसमा मेलोडी एकानब्बे दशमलव छ मेघार्च सुन्दै हुनुहुन्छ मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू आजको यो वसाइमा म तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू श्रोता आलो पालो लिइरहेको छु यात्रामा लड्दै नलडे त उठ्नै जानिँदैन यात्रामा लड्दै नलडे त उठ्नै जानिँदैन चोट पर्दै नपरी अनुभवका चुली थपिँदैन मैदानमा लडेर फेरि उठ्नु पनि जीवन हो एकपटक लड्दैमा जिन्दगानी सकिँदैन यो मुक्तक मुक्तकार सुभाष गिरिजीको विदुर नौ नुवाकोट उहाँको घर हो मुक्तकार सुभाष गिरिजीले मुक्तक मालाको यो अङ्कमा यसरी मुक्तक पठाउँदै गर्नुहुँदा सुन्दर शेर्पाले बिन्दासी रुकुम पश्चिमबाट आफ्ना मुक्तकमा यसो भन्नुहुन्छ बाली दिन्छन् कामनाको दियो थाहा हुँदाहुँदै बाली दिन्छन् कामनाको दियो थाहा हुँदाहुँदै उसले के दियो र के लियो थाहा हुँदाहुँदै फेरि पनि मानिसहरू भाग्य राशिकै फर्किन पर्छन् होला जबकि राम्रो रावणको राशि एउटै थियो थाहा हुँदाहुँदै ओहो हो हो हो सुन्दर शेर्पाली बिन्दासी रुकुम पश्चिम उहाँको घर हो मुक्तक मालामा नियमित रूपमा आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग उहाँको पनि नियमित रूपमा प्रेम छ मुक्तक मालाप्रति मोहन बाग मनोजी मनपा दस बसाङ उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ पैसा छ अनि शक्ति छ चिन्ता के छ र पैसा छ अनि शक्ति छ चिन्ता के छ र सहरमै त्यति ठुलो घर छ चिन्ता के छ र गरिबलाई पो रुखा खोकी लाग्दा चिन्ता डर हुन्छ तिम्रो त छोरा डाक्टर छ चिन्ता के छ र मोहन बाग प्रवासी मनोजी मार्मिक ढङ्गले मुक्तकमालाको यो बसाइमा अर्को मुक्तक छ मसँग सुनाखरी निर्मला आचार्यजीको युवा कि विदेश पलायन कि दुर्व्यसनमा हुन थाले युवा कि विदेश पलायन कि दुर्व्यसनमा हुन थाले बाबुआमा तिनै कपुत सन्तान शमशिर हुन थाले तिनी मुखा घरी वृद्ध र बालक सधैँ रोडमा छन् सरकारमा बस्नेहरूले भने चन्द्रमा नै छुन थाले सुनाखारी निर्मला आचार्यजी निर्वाचक खोटाङबाट यो पटक मुक्तक मालामा यस्तो भेट लिएर आउनुभयो पछिल्ला केही अङ्कहरूमा नियमित रूपमा उहाँले पनि मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता सत्य घ्लान तामाङजीको घ्याङलेक गाउँपालिका दुई सिन्धुली उहाँको घर हो सँगसँगै एउटा गीत पनि राख्नेछु तपाईँहरूलाई मसँग गीत रहेको छ यो बेला भने स्वरूप राज आचार्यजीले गाउनुभएको हरिहर खनियाजीले सङ्गीतबद्ध गर्नुभएको भएको त्यो गीत त तपाईँहरू समक्ष राख्ने नै छु पहिले सत्यग्लाम तामाङजीको यो मुक्त सुनौ यति बहिरो कसरी भयो कानु कसरी भयो यति बहिरो कसरी भयो कानु कसरी भयो आफ्नो मान्छे आफैबाट फिरानु कसरी भयो प्रेममा धोका पाएकै कारण मृत्यु रोज्यो उसले बा आमाको माया यति सानो कसरी भयो मैले रोजेको मायाले मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए मन कि त साह्रै पुरै रहेछ रूपमा त साह्रै राम्री थिए मन के त साह्रै रूप रहेछ रूपमा त साह्रै राम्री थिए मैले बामा तागेर रोजेको मायाले मलाई धोका दिए बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर आमाले भन्थिन् ए छोरा वैशाखको ठुलो यो भुल हो भनेर सुनिन मैले कसैको कुरा माया नै मेरो सब थोक भनेर मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए संसारे भूली म को सारे अन्धो बनेरा माया गरेथे संसारे भूली म सारे सारे अन्धो खेलौ न सम्झे खेलाइ छडी मलाई उसले सोझो देखेर के था मलाई त्यो हाँसोभित्र यति ठुलो घात हुन्छ भनेर मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए मैले बामा त्यागेर रोजेको रेडियो भिजन माला कार्यक्रम प्रस्तुता मदन भण्डारी प्रविधि समेसनमा कविता श्रेष्ठजी तपाईँहरू समक्ष हामी आजकै वसाईमा तपाईँहरूले नै पठाउनुभएका मुक्त खरपहरू आलो पालो राखिरहेका छौँ मनको बिस्कुन छरपष्ट भएको छ मनको विस्कुन चरपष्ट भएको छ जीवन जिउन साह्रै कष्ट भएको छ एउटा मान्छे टाढिँदा लाग्यो मलाई कता आत्मबल नष्ट भएको छ यो मुक्तक तारस घिम्रेजीको स्वर्गद्वारी नगरपालिका प्युठान उहाँको घर हो हाल दाङमा हुनुहुन्छ तारास किमरेजीको मुक्तक सँगसँगै अर्को मुक्तक म राख्छु मसँग मुक्तक छ सुरेश घरती मगर्जीको कानुनलाई नै तल छारी आरोप लगाइन्छ कानुनलाई नै तल छारी आरोप लगाइन्छ जो गरिब र दुखी छ नारी आरोप लगाइन्छ कस्तो अन्धविश्वासमा अडिएको छ समाज से भन्दै बुहारी आरोप लगाइन्छ मार्मिक मुक्त सुरेश कर्ती मगर्जीको परिवर्तन गापा रोल्पा उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ विष्णु कार्कीजी पुण्य मिल्छ बरु भेटी अशक्तलाई माडे हुन्छ पुण्य मिल्छ बरु भेटी अशक्तलाई माडे हुन्छ मनभित्रको कालो चालो जरैबाट फाँडे हुन्छ मेटाएर मेटिँदैन भाग्यमा छ भने माया मायाको भिख माग्दै पत्थर पुज्न छाडे हुन्छ विष्णु कार्कीजी अर्जुन धारा नगरपालिका दस छापा उहाँको घर हो मुक्तक मिठो लेख्नुहुन्छ मुक्तक मालाको एउटा बसाइमा उहाँसँग भलाकुसारी गर्ने मौका पनि हाम्रो जुरेको थियो अब भने दुई मुक्तक मसँग सँगसँगै छन् निकै निराश भएर लेख्नु भएको छ मुक्तकारले उद्धव महरा उत्तमजीको मुक्तक म पहिले राख्छु सुरनया चार मल्ली चाडी बैतडी उहाँको घर हो मुक्तकार भने निराश होइन होला मुक्तक भने निराश छ तिम्रो कारण मरिसकेँ धोका खाएर तिम्रो कारण मरिसकेँ धोका खाएर मसन घाट सरिसकेँ धोका खाएर यतिसम्म धोका खाइ बाँच्ने छैन अब स्वर्गलोकमा तरिसकेँ धोका खाएर उद्धव महरा उत्तमजीको यो मुक्तक निकै मार्मिक ढङ्गले सम्भवतः पहिलो पटक हुनुपर्छ हामीहरूलाई सम्झनु भएको मुक्तक मालामा मुक्तक पठाउनु भएको अर्को मुक्तक मसँग छ त्यस्तै जगत थापाजीको सुदूरपश्चिम बजाङ उहाँको घर हो हाल भारतमा हुनुहुन्छ जगतजी तपाईँको मुक्तकसँग सँगै मसँग भने अर्को एउटा गीत पनि रहेको छ यो समयमा म तपाईँहरू समक्ष श्रोता गायक बलराम समालजीले गाउनु भएको शब्द सङ्गीत अज्ञातको रहेको एउटा गीत रहेको छ हजुर मुक्तक म पहिले जगत थापाजीको राख्छु गीत सँगसँगै तपाईँहरू समक्ष राख्ने नै छौ पहिले सुनौ मुक्तक तिमी मात्र मेरो लागि खास हुँदाखेरि तिमी मात्र मेरो लागि खास हुँदाखेरि तिमीलाई नै पाउने ठुलो आस हुँदाखेरि तिमी पराइको टोली चढी गएकी थियौ अहिले आयो सीतामा मेरो लास हुँदाखेरि तिमी दुलही बनेर जाँदा मेरो लास तिम्रो पछि सपनमा हुन्छ तिमी रातो घुम्तोमा हुँदा मेरो लास सेतो कफनमा शङ्ख रेडियो भिजनको कार्यक्रम मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो फालो राख्ने क्रममा आजलाई भने मुक्तक जोड्ने सिलसिला यति मात्रै तपाईँहरूले पठाउनुभएका बाँकी मुक्त खरबहरू म आगामी अङ्कमा पक्कै जोड्दै जानेछु आलो पालो राख्दै जानेछु आजको कार्यक्रम मुक्तकमाला सुन्दै गर्दा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तकमाल at the rate gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया तपाईँले छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै तपाईँहरू समक्ष एलिना चौहानजीले गाउनु भएको शब्द तथा कम्पोज रिकेश गुरुङजीको रहेको एउटा निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै के भागमा परुन, नमस्कार शुभरात्रि केही गल्ती भयो होला कहाँ भयो सोच्नै सकिन नराम्रो शब्द बोले होला यो रोक्नै सकेन बजाने नै त हौ तिमी हातार पानी नगरिदेऊ म पनि जान्छु धेरै टाढा एकैछिन त हो नि बोलिदेऊ फेरि भेट नहोला बोलिराख फेरि भेट नहोला हेरिराख भेट होला हेरिराख है पर्ला याद आउला सँगै भिजेको बाटो होला अर्को जुनीमा यो जुनी त यस्तै भयो है फेरि भेट होला भुलिदिनु है फेरि भेट होला नपर्खिनु है फेरि भेट होला राख है होला हेरिराख है